बुलबुल एउटा इरानी चरा बुलबुल अचेल कलम बोक्छु चलाउँथे घन पहिले अचेल कलम बोक्छु चलाउँथे घन पहिले बहुत दर्दनाक थियो मेरो जीवन पहिले समाज र देश बरू पछि परिवर्तन गरौँला समाज र देश बरू पछि परिवर्तन गरौंला स्वयं हुनुहोस् तपाईँ परिवर्तन पहिले बहुत दर्दनाक थियो मेरो जीवन पहिले खुशी आउने खबर सुन्नै हुन्न यार खुशी आउने खबर सुन्नै हुन्न यार यहाँ दुःखहरूको हुन्छ आगमन पहिले बहुत दर्दनाक थियो मेरो जीवन पहिले भ्रष्टाचारको विरुद्ध बोल्नु अगाडि नै भ्रष्टाचारको विरुद्ध बोल्नु अगाडि नै रेटी दिन्छन् सज्जनका गर्दन पहिले बहुत दर्दनाक थियो मेरो जीवन पहिले म आजसम्म यो मायामा अनभिज्ञ छु म आजसम्म यो मायामा अनभिज्ञ छु बिछोड भएको हो या मिलन पहिले अचेल कलम बोक्छु चलाउँथे घन पहिले बहुत दर्दनाक थियो मेरो जीवन पहिले पायल सिलगढ़ी नगरपालिका नौ कलेना डोटी घर भई अहिले भारतको गुजरात बस्दै आउनुभएका चक्रमिलनको योगजल गजल वाचन गर्दै उज्यालो रेडियो नेटवर्कको रात्रि बुलबुलमा उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुलको स्वागत छ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलबाट पठाउनु भएको पत्र तथा गजलहरूको वाचन गर्दै सुमधुर हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाउँछु कार्यक्रमलाई सुरुवात गर्दैछु यो एउटा गजलबाट लागे सोचेर निस्कनुहोस् घरबाट के कति काम छ सोचेर निस्कनुहोस् घरबाट के कति काम छ यो राजधानीको सडक हो हजुर जहाँ सधैँ जाम छ साह्रो पर्ने त गरिब निमुखाहरूलाई मात्र नहो साह्रो पर्ने त गरीब निमुखाहरूलाई मात्र नहो घुम्ने मेचमाथिकाहरूलाई त वाह क्या आराम छ यो राजधानीको सडक हो हजुर जहाँ सधैँ जाम छ कार्यालयका दैला दैलामा रूपियाँको थैला चाहिन्छ कार्यालयका दैला दैलामा रुपियाँको थैला चाहिन्छ गोजी छामेर मात्र पस्नुहोस् गोजीमा के कति दाम छ यो राजधानीको सड़क हो हजुर जहाँ सधैँ जाम छ कसले सुल्झाउला समस्या जो हजारका हजार छन् कसले सुल्झाउला समस्या जो हजारका हजार छन् एउटै समस्या सुल्झाउन त यहाँ सरकार नाकाम छ सोचेर निस्कनुहोस् घरबाट के कति काम छ यो राजधानीको सड़क हो हजुर जहाँ सधैँ जाम छ भोला अधिकारी एलोनले लेख्नु भएको गजल थियो यो यसलाई मैले वाचन गरेँ उहाँले ठेगाना खुलाउनु भएको छैन कृपया नाम र ठेगाना खुलाएर मात्रै इमेल गरिदिनु होला मैले अनुरोध गर्दछु र सँगसँगै बुलबुलमा गजल पठाउँदाखेरि युनिकोडमा पठाउनु होला हामीलाई अट्याचमेन्ट राखेर नपठाइदिनु भयो भने सजिलो पर्छ मैले अनुरोध गरेँ यो सन्दर्भ मैले कहाँनिर पनि सम्झेको हो भने अब मैले वाचन गर्ने गजल अट्याचमेन्टको रूपमा आएको थियो मुक्ति गौतमको गजल चौरजहारी रुकुम उहाँको घर क्यानाडा टिमिन्स भन्ने ठाउँमा बस्नुहुन्छ उहाँको गजल यस्तो छ कसैले जित्न नसक्ने ऊ बलवान भएको छ कसैले जित्न नसक्ने ऊ बलवान भएको छ हनुमान भक्तजनहरूको ऊ शान भएको छ कुनै बेला बाटो छेउ फालिएको ढुङ्गा थियो कुनै बेला बाटो छेउ फालिएको ढुङ्गा थियो अचेल मन्दिरमा उही भगवान भएको छ हनुमान भक्तजनहरूको उसान भएको छ केही थिएन बलबुत्ता भन्नु उसको आफ्नो केही थिएन बलबुत्ता भन्नु उसको आफ्नो एकाएक कुर्सी पाएर पट्ठो जवान भएको छ हनुमान भक्तजनहरूको उसान भएको छ अटेनन् रे ठूला ठूला सपनाहरू बाको घरमा अटेनन् रे ठूला ठूला सपनाहरू बाको घरमा सानो झुपडी अचेल भव्य आलिसान भएको छ हनुमान भक्तजनहरूको उत्साहन भएको छ आफन्ती आउँथे र भरिएको हुन्थ्यो मन पनि आफन्ती आउँथे र भरिएको हुन्थ्यो मन पनि महल भव्य तर आँगन सुनसान भएको छ कसैले जित्न नसक्ने ऊ बलवान भएको छ हनुमान भक्तजनहरूको उत्साहन भएको छ रुकुम चौरजहारी घर भई अहिले क्यानाडा टिमिन्स बस्दै आउनुभएका मुक्ति गौतमको गजल मैले वाचन गरेर सुनाए हामी आजको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले इमेलबाट पठाउनु भएको पत्र तथा गजलहरू सुनिरहेका छौं र यिनै सामग्रीहरू सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू पनि सांगीतिक गजलहरू पनि सुनिरहेका छौं बीचबीचमा म केही सूचनाहरूलाई पनि प्रस्तुत गर्छु एउटा सूचना छ वाह गजलको प्रत्येक तीन महिनामा हुने वाह गजल अब आउने शनिबार दुई हजार छयत्तर भदौ एक्काइस गते शनिबार दिनको ठिक साढे दुई बजे सर्वनाम थिएटर कालिका स्थान काठमाडौँमा हुँदैछ र यो कार्यक्रम स्पन्दन साहित्यिक मञ्चले आयोजना गरेको छ वा गजल हेर्नको लागि तपाईँ राजधानीमा काठमाडौँमा हुनुहुन्छ भने जान सक्नुहुन्छ कालिका स्थान सर्वनाम थिएटर काठमाडौँ अब आउने शनिबार अर्थात् भदौ एक्काइस गते शनिबार दिनको ठिक साढे दुई बजे भनेर स्पन्दन साहित्यिक मञ्चले गरेको सूचना मैले प्रस्तुत गरेँ र गणेश प्रसाद खनाल त्यसै गरी अरू दुईजना गजलकारहरूको प्रस्तुति रहनेछ वा गजलमा यो जानकारी पछि अब एउटा साङ्गीतिक गजलको पालो चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है बड़े दिनों के बाद हम बेवतनों को याद बड़े दिनों के बाद हम बेवतनों को याद वतन की मिट्टी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है सुनी हो गई शहर की गलियां कांटे बन गई जब आई दिवाली दीप नहीं दिल जले हैं खाली तेरे बिल जब आई होली पिचकारी से छोटी गोली पीपल सुना पनघट सुना घर शमशान का बना नमूना फसल कटी आई बैसाखी तेरा ना रह गया बाकी चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है पैसा बहुत कमाया इस पैसे ने देश छुड़ा चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है बड़े दिनों के बाद हम बेवतनों को या वतन की मिट्टी आई है चिट्ठी आई है टाढा नगई छो बसेर रुवायो नछोइकनै दिल डसेर रुवायो वर्षाएर आँसु तकिया बिजाउन वर्षाएर आँसु तकिया बिजाउन सुटुक्कै नयनमा पसेर रुवायो नछोइ कुनै दिल डसेर रुवायो रङ्गीन संसार देखाएर पहिले रङ्गीन संसार देखाएर पहिले पछाडि खरानी घसेर रुवायो नछोइ कुनै दिल डसेर रुवायो खोजेर बास म भित्रै किन हो खोजेर बास म भित्रै किन हो आफू निस्की मन कसेर रुवायौ नछोई कुनै दिल डसेर रुवायौ पसेथ्यौ नयनमा निरुकै बनेर पसेथ्यौ नयनमा निरुकै बनेर परेली रुझाइ खसेर रुवायौ टाढा नगै छेउ बसेर रुवायौ नछोई कुनै दिल डसेर रुवायौ भद्रपुर झापाबाट पठाइएको गजल थियो यो निर्मला पौडेलले पठाउनु भएको थियो मैले यसलाई वाचन गरेँ निर्मला पौडेलको गजलपछि अब मसँग एउटा इमेल र एउटा गजल छ ओभरल्यान्ड पार्क कन्सास युएसए बाट कमला नेपालीले लेख्नु भएको छ बुलबुल सुन्दै आएको छु मलाई मनपर्ने कार्यक्रम मध्येको एक हो मेरा केही गजल पनि बुलबुलमा वाचन गरिदिनु हुन अनुरोध छ भनेर लेख्नु भएको छ र उहाँले लेख्नु भएको एउटा गजल यस्तो छ उहाँले त्यसो भन्नुभएको छ तर गजल पठाउनु भएको छैन मैले उहाँको गजलको अट्याचमेन्ट छुटेको महसुस गरेको छु कृपया कमला नेउपानेजी अर्को पटक फेरि पठाउँदा अट्याचमेन्ट नछुटाइकन गजल पठाइदिनु होला मैले इमेल पढेर यसलाई प्रस्तुत गरेँ हामीलाई इमेलमा प्राप्त भएका साङ्गीतिक गजलहरूको स्वाद सँगसँगै इमेलमा प्राप्त भएका गजलहरू वाचन गरिरहेको छ आजको बुलबुलमा अब एउटा साङ्गीतिक गजल ये तेरा घर ये मेरा ये घर बहुत हसीन है ये घर बहुत हसीन बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बित्ने भयो विदेशमा दशैं तिहार अझै पनि बित्ने भयो विदेशमा दशैं तिहार अझै पनि किनकि देशमा भेटिएन रोजगार अझै पनि आयोगकै मान्छे घुस खान्छन् रे आजकल आयोगकै मान्छे घुस खान्छन् रे आजकल के राख्नु अब त्यस्तो अख्तियार अझै पनि किनकि देशमा भेटिएन रोजगार अझै पनि जनयुद्धमा त्यतिका व्यक्तिको ज्यान गयो जनयुद्धमा त्यतिका व्यक्तिको ज्यान गयो आउँछ बम विस्फोटको समाचार अझै पनि किनकि देशमा भेटिएन रोजगार अझै पनि यो पटक पनि देशमा राम्रो हुनेमा शंका छ यो पटक पनि देशमा राम्रो हुनेमा शंका छ त्यही नै भइहाल्छ कि चमत्कार अझै पनि किनकि देशमा भेटिएन रोजगार अझै पनि बन्न सक्छ देश लिबिया कि बन्नेछ सुडान बन्न सक्छ देश लिबिया कि बन्नेछ सुडान किन छैन यहाँ देश सुधार्ने हतार अझै पनि बित्ने भयो विदेशमा दशैं तिहार अझै पनि किनकि देशमा भेटिएन रोजगार अझै पनि कुवलपुर बाँके घर भई हाल फिनल्याण्डको हेलसिङ्की रहँदै आउनुभएका प्रकाश पोखरेलको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाए हामी नेपालीहरू संसारका सबै कुनामा छरिएर बसेका छौं र त्यही त्यही ठाउँहरूबाट आफूलाई जहाँनिर सजिलो पर्छ त्यहाँबाट गजलमा निरन्तर लागिरहेका छौँ यो खबरले आनन्द दिन्छ अब मैले दक्षिण कोरियातिर लैजान्छु रमेश विकल्प हुनुहुन्छ बर्दिया उहाँको घर उहाँले इमेल लेख्नु भएको छ मैले आफूलाई गुम्छाएर राख्न सकिनँ बुलबुल कार्यक्रम गजलको लागि हो भने कृपया म हरेक हप्ता एउटा गजल पठाउँछु झन्झट नमानिकन प्रसारण गरिदिनु होला भन्नुभएको छ राम्रा गजल पठाउनु भयो भने हरेक हप्तै त होइन तर पालो मिलाएर हामी अवश्य पनि प्रसारण गरिदिनेछौँ रमेश विकल्पजी यो सँगै तपाईँले अहिले पठाउनु भएको एउटा गजल वाचन गर्दैछु बनाउनेले खै के सोचेर यो आत्मा बनाउँछ बनाउनेले खै के सोचेर यो आत्मा बनाउँछ जाब यो मान्छे उसलाई परमात्मा बनाउँछ कठोर यो समयले त्यो अबोधलाई अनाथ बनाइदियो कठोर यो समयले त्यो अबोधलाई अनाथ बनाइदियो बिचरो कल्पना गर्छ चित्रमा बा आमा बनाउँछ जाब यो मान्छे उसलाई परमात्मा बनाउँछ मुटुमा सजाउने अधिकार कहाँ दियौ र उसलाई तिमीले मुटुमा सजाउने अधिकार कहाँ दियौ र उसलाई तिमीले बस ऊ तिम्रा हजारौं बिम्बहरू आँखामा बनाउँछ जाब यो मान्छे उसलाई परमात्मा बनाउँछ धनको पटक्कै घमण्ड नगरे हुन्छ मान्छेले मैले देखेको धनको पटक्कै घमण्ड नगरे हुन्छ मान्छेले मैले देखेको मृत्युपछि मसान घाटमा कसले चिता पैसामा बनाउँछ बनाउनेले खै के सोचेर यो आत्मा बनाउँछ जाबो यो मान्छे उसलाई परमात्मा बनाउँछ नादिया घर भई अहिले दक्षिण कोरिया रहँदै आउनुभएका रमेश विकल्पको यो गजल वाचनपछि अब अर्को एउटा साङ्गीतिक कोसेल लगाते हैं आपसे दिल को हम लगाते हैं हमसे क्यों आप रूठ जाते हैं आपसे दिल को हम लगाते हैं डराते हैं लोग फिर क्यों हमें डराते हैं हमसे क्यों आप रूठ जाते हैं आपसे दिल को हम लगाते हैं नसोध्नु के फाइदा के हानिमा छ नसोध्नु के फाइदा के हानिमा छ सबै कुरा मनमुटुको कुराकानीमा छ खुसीका पल खोज्छौ भने बचपनका ती खुसीका पल खोज्छौ भने बचपनका ती भाडाकोटी लुकामारीको कहानीमा छ सबै कुरा मनमुटुको कुराकानीमा छ तिमी बिना एक्लो हुँदाको प्रमाण खोज्यौ तिमी बिना एक्लो हुँदाको प्रमाण खोज्यौ फोटो साथमा आँसुको डोब सिरानीमा छ सबै कुरा मनमुटुकको कुराकानीमा छ फल नदिने खेती के हो सोध्नु बा आमालाई फल नदिने खेती के हो सोध्नु बा आमालाई हुर्किएको छोराछोरीको लगानीमा छ सबै कुरा मनमुटुको कुराकानीमा छ जलाइदिनु भन्यौ तिमीले के अर्थ होला जलाइदिनु भन्यौ तिमीले के अर्थ होला तिम्रा तस्विर यी आँखाको नानीमा छ नसोध्नु के फाइदा के हानिमा छ सबै कुरा मनमुटुको कुनाकानीमा छ पाल्पा रामपुरका सन्तोष श्रेष्ठको गजल मैले वाचन गरेँ र अब कुमार लक्ष्मणको गजल छ उहाँले पनि ठेगाना लेख्नु भएको छैन कृपया आफ्नो ठेगाना लेख्ने गर्नुहोला स्थायी ठेगाना र अहिले बसिरहेको ठेगाना नै खुलाइदिनु भयो भने धेरै राम्रो हुन्छ बुलबुलमा अबदेखि गजल पठाउँदा त्यसमा याद गर्नुहोला भनेर मैले फेरि पनि अनुरोध गरेँ अब कुमार लक्ष्मणको गजल सुदूरपश्चिमेली भाषाको छ मलाई लाग्छ ड्युटेली हो यो म यसको एउटा गजल वाचन गर्ने कोसिस गर्छु एक रविवार छ को लिदेला फर्किआयानन् एक रविवार छ को लिदेला फर्किआयानन् आउँछु भन्या हुन् जान्या बेला फर्किआयानन् साडी ल्याउलान् लाउनिन् तिजौडो नाच्ने साडी ल्याउनान् ल्याउनिन् तिजौडो नाच्निन् मकनद खैको ल्याइदेला फर्किआयानन् आउँछु भन्या हुन् जान्या बेला फर्किआयानन् कोही घर कोही खेत कोही भैँसो लिदो भन्ना कोही घर कोही खेत कोही भैँसो लिँदो भन्न साहु भयाका छन् घर भेला फर्किआयानन् आउँछु भन्या हुन् जाने बेला फर्किआयानन् कि घाट जाँदी भया कि पासो लाइनी भया कि घाट जाँदी भया कि पासो लाइनी भया पोइ खाई भने अध्या हेला फर्किआयानन् एक रविबार कोली देला फर्किआयानन् आउँछु भन्या हुन् जाने बेला you. कुमार लक्ष्मणको यो गजल वाचनपछि अब अर्को एउटा साङ्गीतिक गजल गिरा किसी ने हामी साङ्गीतिक गजलहरू र तपाईँले इमेलबाट पठाउनुभएका गजलहरूको वाचनसँगै आजको लागि रात्रि बुलबुलको समय अब यहीँ सकिन्छ उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल आजको लागि विदा चाहन्छौ जाँदा जाँदै त्रिपुरा सुन्दरी तीन सिन्धुपाल्चोक घर भई अहिले काठमाडौँ पेप्सी कोला रहँदै आउनुभएका सुभाष चन्द्र भण्डारीको गजल वाचन गर्दै शुभरात्रि भन्छ दुनियाँले मेटाउनु अगावै तपाईँ बिलाइदिनुहोस् दुनियाँले मेटाउनु अगावै तपाईँ मिलाइदिनुहोस् बिगार्नलाई दुनियाँ छँदैछ तपाईँ मिलाइदिनुहोस् उसले गीताको किताब छुँदै झुटो बोलेको छ उसले गीताको किताब छुँदै झुटो बोलेको छ सत्य ओकल्नको लागि मदिरा पिलाइदिनुहोस् बिगार्नलाई दुनियाँ छँदैछ तपाईँ मिलाइदिनुहोस् उसका बा अदालत धाउँदा धाउँदै बितिसके उसका बा अदालत धाउँदा धाउँदै बितिसके बिन्ती छ सरकार अब त न्याय दिलाइदिनुहोस् बिगार्नलाई दुनियाँ छँदैछ तपाईँ मिलाइदिनुहोस् मृत्युपछि उसको धन उसकै साथ पठाउनु छ मृत्युपछि उसको धन उसकै साथ पठाउनु छ सूचीकार दाई कफनमा खल्ती सिलाइदिनुहोस् दुनियाँले मेटाउनु अगावै तपाईँ बिलाइदिनुहोस् बिगार्नलाई दुनियाँ छँदैछ तपाईँ मिलाइदिनुहोस् बुलबुल एउटा इरानी चरा बुलबुल